के खाले माया यो दिनदिनै कमाउनु पर्ने रे मनले पुग्दैन शिरमाथि छ हौ तिमी नै राख यो कहीँ नभएको मन तिमीसँगै ओ किन गाउँछन् कुन्नी माया बारेमा आफूलाई त पिरातीले कहिले भापेन बस्दिनँ है म चाहिँ खेतलको मन परि आफैलाई महारानी रे कुन गफलाई त्यो आफूलाई खुबै ठानी छे कि के हो खै तिम्रो पुरै बुझे त के भन्नु गैले घुमाउरो कुरामा तिमीले घुमायो मानी घुमे त्यसो सस्तो रहेछ